नमस्कार यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम ओजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय सन्ताउन्नौ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ महिला हिंसा विशेष श्रृङ्खला जसमा धर्म बहिनीले शारीरिक सम्पर्क गर्न नदिएपछि उनको हत्या गरिएको सम्बन्धी रिपोर्ट सुनाउनेछौँ अनि नियमित स्तम्भ जीवनको गोरेटोमा ऋण तिर्न नसकेर बाह्र वर्षको उमेरमा चालिस वर्षीय पुरुषसँग बेचिएकी चेलीको दर्दनाक कथा सुनाउने छौँ त अबको पाउने एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम सुनौ धर्म बहिनीले शारीरिक सम्बन्ध राख्न नदिएपछि उनको हत्या गरिएको सम्बन्धी यो रिपोर्ट यो नाराबाजी थियो केही दिन अघि पोखरामा नेहा पुन हत्याकाण्ड विरुद्धको गत माघ उन्नाइस गते बिहान मृत अवस्थामा फेला परेकी मगर फिल्मकी अभिनेत्री योरोना नामले परिचित अठार वर्षीय नेहा पुनलाई पोखराकै सतीश भनिने एक्काइस वर्षीय किर्तन खड्कीले हत्या गरेको कास्की प्रहरीले खुलासा गरे पनि उसले मात्र नभई अन्य पुरुषले समेत नेहालाई सामूहिक बलात्कार पछि हत्या गरेको उनका परिवारजनले दावी गरेका छन् पोखराको न्युरोड स्थित ओपन टेबुल रेस्टुरेन्टमा माघ अठार गते साँझ करिब नौ बजेसम्म बसेर मादक पदार्थ सेवन गरी सतीशले नेहालाई घर पुर्याइदिन्छु भन्दै मोटरसाइकलमा चढाएर लगेका थिए कास्कीको नयाँ गाउँ पन्ध्र स्थित नेहाको घर भन्दा तिन सय मिटर दूरीमा अर्ध नग्न अवस्थामा उनको शव फेला परेको थियो नेहालाई धर्म बहिनी मान्दै आएका एक्काइस वर्षीय सतीशले उक्त स्थानमा लगेर आज लेक साइडतिरको होटेलमा बसेर रमाइलो गरौँ भनेको तर नेहाले नमानेको र त्यसपछि शारीरिक सम्पर्क राख्न खोज्दा नेहाले प्रकारले अश्लील शब्द प्रयोग गरेको त्यसको रिसले आफूले टाउकोमा हेलमेट प्रहार गरी हत्या गरेको सतीशले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ मृतक महिला चाहिँ उही नयाँ गाउँ पन्ध्र बस्ने इस्माइल क्याफे लिङ रोडमा चाहिँ एउटा युनिसेफमा काम गर्ने बहिनी रहेछ र उनको नाम चाहिँ अठार वर्षकी नेहा पुन उनको हो नेहा तर उहाँ उहाँको बोलाउने नाम चाहिँ योरना पुन उक्त लास चाहिँ मृतकको घरदेखि अन्दाजी तिन सय मिटर पूर्वतिर भेटाएको र जुन यो योरना हत्या गर्ने सतीश भन्ने कीर्तन खडेल हो भन्ने चाहिँ यो अनुसन्धानबाट पत्ता लगायो र अहिले चाहिँ निज किर्तन खड्की चाहिँ हाम्रो हिरासतमा हुन्छ र सोधपुछको क्रममा चाहिँ सतीश उनको निग्ने हो यो किर्तन खड्कीको उनले चाहिँ यो जुन मृतक नेहालाई चाहिँ अठार गते बेलुका न्युरोड स्थित एउटा ओपन टेबल रेस्टुरेन्ट भन्ने छ त्यहाँ मदिरा सेवन गरेको देखिन्छ र मदिरा सेवन गरे पश्चात सोकुमा भएका अरू साथीहरू चाहिँ आफ्नो घरतिर जान्छ र यो सतीशले चाहिँ नेहालाई चाहिँ आफ्नो बाइकमा राखेर अन्दाजी नौ बजीतिर न्यु रोडदेखि उनको घर नयाँ गाउँ छोड्नलाई लिएर जान्छ लिएर जाँदाखेरि जुन ठाउँमा यो नेहाको अहिले पछि सप भेट्यो त्यहाँ नजिक गइसकेपछि नेहालाई किर्तन खड्की सतीशले चाहिँ ल जाउँ हामी लेक्साइडतिर जाउँ उता बसौँ भन्ने किसिमको अफरहरू गरेपछि नेहाले त्यसलाई चाहिँ रिफ्युज गरे रिफ्युज गर्दाखेरि फेरि उनलाई कर गरिराखेँ कि त जाउँ जाउँ म चाहिँ यस्तो इन्ट्रेस्ट छ तिमीसँग भन्ने प्रस्ताव राखेपछि नेहाले चाहिँ अलिकति तस्लिम शब्द अलिकति भल्गर वर्ड युज गरेपछि सतीसँग भएको हेलमेटले चाहिँ यहाँको ब्यागमा चाहिँ टाउको पछाडि भागमा बजाएर अनि यहाँ चाहिँ पल्टेपछि दुईचोटि हानेछ पछाडि अगाडि हानेपछि अचेत अवस्था खसेपछि फेरि उसले चाहिँ त्यो खाएको उसमा नसाको सुरमा चाहिँ उसलाई भनौँ न शारीरिक सम्पर्क गर्नको लागि उसको लुगा चाहिँ तल सारे तर त्यो ब्लड चाहिँ उसले बलको देखेपछि त्यतिकै छोडेर आएर चाहिँ सिधै आफ्नो घरमा आयो घरमा आइसकेपछि अनि पछि हाम्रो अनुसन्धान टोलीले चाहिँ यी विभिन्न कुराहरू केलाउँदै जाँदाखेरि उसँग को थियो बेलुका कोसँग बसेको थियो भन्दाखेरि सबभन्दा सुरुमा चाहिँ हामीले यो सतीश भन्नेलाई चाहिँ सोधपुछ गर्ने क्रममा चाहिँ धेरै रेल हामीलाई लुकाउँदै गएको थियो अनि यो काउन्सेलिङको प्रयासमा विभिन्न एङ्गलबाट हामीले अनुसन्धान गऱ्यौँ हाम्रो कोरोग्राफी टेस्टहरू गऱ्यौँ लगायत कल डिटेलहरू अनि अरू बिटिएसको माध्यमबाट पनि हामी अनुसन्धान काम गऱ्यौँ र अहिले हामी चाहिँ यो निचोडमा पुगेका छौँ कि उक्त घटनामा चाहिँ सतीश भन्नेले पनि यहाँलाई चाहिँ मारेको देखिन्छ र अरू थप कुराहरू चाहिँ हामी अनुसन्धान गर्दैछौँ त्यस प्रहरी कार्यालयभित्र पत्रकार सम्मेलन गरी जानकारी दिइरहँदा बाहिर हजारौं मानिसहरूले हत्या अभियोगीलाई फाँसीको सजाय देऊ भन्दै नाराबाजी गरिरहेका थिए नेहाको शवको प्रकृति देख्दा बलात्कार पछि हत्या गरेको बुझ्न सकिन्छ नेहाको नाकमुखबाट रगत बगिरहेको थियो छातीको कपडा च्यातेर तल झारिएको र अन्डरवेल समेत बाहिरै थियो यस कारणले पनि नेहाको निज सतीशले मात्र नभई अरूले समेत सामूहिक बलात्कार गरेर हत्या गरेको दावी गर्नुहुन्छ कि आमा अब त्यो एकजनाले मात्र नि गरेन त्योको साथमा हुनुपर्छ चार पाँचजना मेरो छोरी एकदम बलियो त्यो एक दुईजनालाई त त्यो ढाल्नै सक्ने एकदम बलियो थियो त्यही एकजनाले गरेकै होइन छ त्यसको साथमा त्यसले निकाल्नुपर्छ र त्यसलाई नमारेसम्म मेरो छोरीको लास मैले उठाउँदै उठाउनु नेहाको बाल्यपनदेखिको स्वभाव कस्तो थियो र परिवारजन कति छन् त भन्ने प्रश्नमा उनै कि आमा अब के गर्ने मैले दुःख गरेर पालेको छोरी अहिले अब केही गर्ला भन्नेमा यसरी हत्या गरिदियो र उसलाई उसले मेरो जस्तो गरेर मेरो छोरी मारिदियो र उसलाई नि मैले त्यस्तै गरी मार्न पाऊँ मैले यही भन्नु चाहन्छु र मेरो छोरीलाई हत्या गर्ने हत्यारालाई पकरेर सफल गरिदिनु भयो उहाँहरूलाई मैले के भन्नु सक्छु र धन्यवाद अहिले अब केही गर्ला भन्नेमा यसरी हत्या गरिदियो र यस्तै नहुने भएर होला सानोदेखिको साथीहरू अरू कसैलाई पिर्ने अरू साथीहरूलाई नराम्रो गर्ने कसैलाई त्यस्तो थिएन अनि एकदम नाच्ने गाउने त्यस्तोमा झानी जाने अनि नाच्ने त्यस्तो थियो अब त्यो नहुने भएर होला मैले जाने होइन भनेर अब कन्ट्रोल गर्थेँ अनि अफिसबाट भने अब उसको अब कामै त्यस्तै थियो अब कहिले उहाँबाट निकल्ने त अब सात बजे हो तर अब साढे सात नै हुन्थ्यो आठ नै बज्थ्यो अब कहिले साढे आठ नै हुन्थ्यो अब यहाँभन्दा धेरै जस्तो दिदीको घर हुन्थ्यो अब कहिले छोर अलिक छिटै हुँदा ऊ आफै हिँडेर आउँथ्यो अब छिटो नहुँदा चाहिँ अब होटेलको के अरे साहुले छोर्नु आएको मेजन दाईले त्यस्तो भन्थ्यो अब चाँडै हुँदा त ऊ आफै हिँडेर आउँथ्यो अब जब मरेर गएपछि मरेर गए उठेर त्यो बोल्दैन अनि अरूले जे भने नि भयो र आफ्नै कामले म दौडिँदै जाँदाखेरि मान्छे देखेँ अनि के भएको यस्तो भन्दाखेरि अब मान्छे मरेछ एउटा आइमै मरेछ भने म त अब हो न हो त्यो घरको तल्लो घरको कि उल्लो घरको भनेर भन्दाखेरि होइन मारेको भने अनि जाँदा अरू अरूले नचिनेको रहेछ को भन्ने पत्ता नलागेको रहेछ म गएर हेर्दा बित्तिकै त्यो भेनामा जाँदा मेरो छोरीले लगाएर गएको त्यो जुत्ता देख्दा बित्तिकै मेरो छोरी रहेछ भने मैले अनुहार हेरेको नि होइन खुट्टा र त्यो हात देख्दाखेरि मेरो शरीर त्यत्तिकै बियोस भयो म त्यहाँबाट हेर्नै सकेँ देखेको अब त्यही शोभा पाउने हातमा हो म यहाँबाट भट्टघाटलाई पाउने पाउने हातमै हो अनि त्यहाँबाट मलाई के भयो थाहै भएन त्यो पन्ध्र वर्षको उमेरमा अनि त्यो एसएलसी गर्ने बेला थियो एसएलसी गर्ने बेलामा भयो नजा भन्दा भन्दै त्यो अब आफ्नै गाउँको एउटा दिदीले लिनु आएँ अनि त्यसलाई सानोदेखिको रहर थियो अनि त्यो गयो पन्ध्र वर्षको उमेरमा पन्ध्र वर्ष पुरा नहुँदैको उमेरमा त्यसले भर्खर नौ पास गरेर दसमा गएको थियो अनि भो नजा पढाइ बिग्रिन्छ भन्दा नि गयो अनि लानेले ए हप्ता भनेर लगेको हो तर दुईवटा फिल्म खेल्दा त अब टाइम त लाग्ने नै भयो एक महिना र बाह्र दिन स्कुल छुट्याएर आएर फिल्म खेलेर आएको हो एउटा फिल्म चाहिँ अब पर्दामा निस्किसक्यो एउटा निकाल्नै बाँकी छ अनि त्यसो गरेर नि यसले एसएलसी पास फर्स्ट डिभिजनमै पास भएको हो अनि ग्यार पनि राम्रै गरेर पास भएको हो अब यो बाह्रको चाहिँ अब भूकम्पले यति गर्दाखेरि यसलाई दुईवटा ब्याग्ला रहेछ अब दिने फर्म भर्ने अनि फेरि स्कुटरको अब लाइसेन्स निकाल्नुलाई फर्म भर्ने अब भन्दा भन्दै अब यस्तो यहाँको बाबा चाहिँ अब पल्टनमा हो अब निमोनिया भएर दिल्ली अस्पतालमा बित्नु भएको बाबा बित्दा यो तिन वर्ष नि पुगेको थिएन कान्छी छोरी अब ए हाटको ताली मैले जसो तसो गरेर हुर्काएँ पढाएँ अब केही गर्ला भन्ने बेलामा यस्तो गरिदियो नेहा निकै सम्भावना बोकेकी कलाकार थिइन् उनलाई कैयौँ म्युजिक भिडियोहरूमा मोडलिङ गरेको देख्न सकिन्छ दुईवटा मगर फिल्ममा अभिनय गरेकी नेहा पुनले प्रदर्शन भइसकेको गाउँला फिल्ममा एउटा डाइलेक्ट बोलेकी छन् कि अब कसैलाई नभने एक्लै हिँड्ने छैन पहाडको टापुमा भेडी गोठको रिपोर्टिङ गर्न पुगेकी नेहा त्यहाँ स्थित गोठाला दाजुभाइहरूलाई भन्दै नभनी मुरलीको तालसँगै रमाउँदै घुम्न जान्छन् जब पछि आउँछिन् र उनलाई गोठाला दाजुभाइहरूले गाली गर्छन् तब उनले त्यस्तो कुरा बोल्छिन् सुनौ उनी हाम्रा सामु नभए पनि उनको आवाजमा त्यो डाइलग केटी मान्छे एक्लै हिँड्यो साथीभाइले के भन्ला हामीलाई पो यत्रो पिर्या ए जिते नकरा न भर्खर त हराएर फर्केको छ भोलि हरायो पनि हामीलाई समस्या आइपर्दैन होइन जिते दाई तपाईँले पनि एउटाको रिस किन अर्काको टाउको माथि खनाउनुहुन्छ जितेले भनेको ठिक हो माइली म पनि यस्तो समस्या आइ नपर्ला भन्ने सोचेर घुम्न गएँ जिते मलाई माफ गर है आइन्दादेखि म यसरी घुम्न जान्न तर वास्तविक जीवनमा उनले त्यो सोच्न सकिनन् धर्म दाजु भनाउँदो सतीशको विश्वासमा परिन् र उनको जीवन लीला समाप्त पारिदियो तपाईँ पनि सहर बजारमा बसेर कसैसँग माया प्रेम गर्दै हुनुहुन्छ भने विश्वासको खडेरी छ सजग रहनुहोस् विशेष त रातको समयमा रेस्टुरेन्ट वा होटलहरूको रमझमतिर प्रेमीसँग हिँड्ने कुरामा होसियारी अप्नाउनुहोस् नेहा पुन हत्याकाण्डले यही कुरामा सचेत गराएको छ यस्तो क्रूर घटना लगत्तै पप गायक बसन्त श्रेष्ठले त्यस घटनालाई समेटेर एउटा गीत गाएका छन् सोही गीत छाड्दै यो न्याय हत्याकाण्ड रिपोर्ट यही बिट मार्न चाहन्छु यो कस्तो परिवार माथि कालो बादल छायो होला सम्झाउनेको आँखाको आँसु कि भयो आमा मरो उनी टाढा गइसकिन् तिमी हामी सबैबाट टाढा भइसकिन् हप्ताको घाम हुने यादमा केवल नाम हुने किन जति सम्झियो त्यति नै पीडा हुने हुने होइन आमा हामी न्याय पाउनुपर्छ बलात्कारी हत्या र सामु आउनुपर्छ आज बिहा भोलि तिम्रो दिदी बहिनी हुन सक्छ सोकमा बिलिन्थे मेरो परिवार नै हुन सक्छ कानमा कपास राखी सुतेको छ सरकार त्योसँग कसरी मान्ने हो अधिकार मैले आवाज उठाएँ तिमी पनि उठाऊ सुतेको यो सरकारलाई चिच्याएर उठाऊ पर्छ आँसु र पीडाले बलात्कारी हत्या र प्रतिको पीडाले नेहालाई रेप गर्नु अघि आफ्नो मृत्यु आज तिम्रो आत्मालाई हामी शान्ति दिलाउँछौँ फटेको आमाको मन सक्दो सिलाउँछौँ तिमीलाई थाहा छ परिवार कति छ भेट्ने आमाको धोको छ यसपालि त्यस्तै भयो अर्को जन्म ए आमाको कुखमा जन्म यसपालि त्यस्तै भयो अर्को अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो आफ्नै छोरी दिदी बहिनी र आमा सम्झेर ती हिंसक पुरुषहरूबाट लुटिएका चेलीहरूको चितकार सुनौ महिलामाथि कति पशुतुल्य व्यवहार गर्न सक्छन् ती राक्षसी कतिपय पुरुषहरूको अत्याचार सुनौ के महिलाहरू पोखराका सतीश भनिने कीर्तन खड्कीका लागि जस्तै केवल यौन बासनाका शिकार मात्रै हुन् जसले नेहा पुनलाई धर्म बहिनी जस्तो पवित्र नात्रा जोडेर शारीरिक सम्पर्क राख्न खोज्ने अनि उनले अस्वीकार गरेपछि हत्या गरिदिने यो घटनाले यति बेला सिङ्गो देश आन्दोलित त भइरहेको छ तर त्यसरी बाहिर आउन नसकेका महिला हिंसाका अरू डरलाग्दा घटनाहरू पनि हाम्रो समाजमा तमाम छन् र महिलाहरू सहेर बाँच्न वा आत्महत्या गर्न बाध्य छन् अत तिनै दबिएका वा दबिन बाध्य बनाइएका घटनाहरूमध्ये आज हामी पाल्पा जिल्लाको एक घटना बाहिर ल्याउँदैछौँ जीवनको गोरेटोमा